तिमीलाई नै बिन्ती बुझन थाकेको यो मनमा मेरो सुख छ तिम्रो आँसुमा मेरो दुःख छ तिम्रो हाँसोमा मेरो सुख छ तिम्रो आँसुमा मेरो दुःख छ आफैसँग goes সাধু